बुलबुल एउटा इरानी चरा बुलबुल देश रोएको चिच्याएको आवाज आउँछ देश रोएको चिच्याएको आवाज आउँछ जब रातो बाकस बोकेर जहाज आउँछ तिमी जति आउँछौ नि मेरो सम्झनामा तिमी जति आउँछौ नि मेरो सम्झनामा त्यति बामा आउँछन् समाज आउँछ जब रातो बाकस बोकेर जहाज आउँछ तिमीसँग भेट्छु भन्ने योजना बनेको दिन तिमीसँग भेट्छु भन्ने योजना बनेको दिन घरमा अनेक अनेक कामकाज आउँछ जब रातो बाकस बोकेर जहाज आउँछ बहुत फाइदा रहेछ यार पण्डित हुनु पनि बहुत फाइदा रहेछ यार पण्डित हुनु पनि उता मान्छे मर्छ घरमा खाट दराज आउँछ जब रातो बाकस बोकेर जहाज आउँछ मैले लुगा लगाएर देखेर यसो भन्छ गरिब मैला लुगा देखाएर यसो भन्छ गरिब हेर्नुहोस् यी ढुङ्गा घोटेर पनि गाज आउँछ देश रोएको चिच्याएको आवाज आउँछ जब रातो बाकस बोकेर जहाज आउँछ धादिङ घर भई हाल काठमाडौँ बस्दै आउनुभएका प्रदीप पोखरेलको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी संघर्ष विष्ट र म अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा सुमधुर हिन्दी उर्दू गजलका साथ तपाईँले इमेलमा पठाउनुभएका गजलहरूको वाचन गर्नेछु बुलबुलको आजको पहिलो गजल यो राख्दैछु आँख जब बन्द किया करते हैं आँख जब बंद किया करते हैं आँख जब बंद मृत्युपछि चिहानमा सम्झाउने फूललाई धन्यवाद मेरो मृत्युपछि चिहानमा सम्झाउने फूललाई धन्यवाद ढुङ्गा रूपी मुर्दा जलाउने दाउरा र पराललाई धन्यवाद जीवनभरि साथ दियौ अब अन्तिम चोटि दिनु जीवनभरि साथ दियौ अब अन्तिम अन्तिमचोटि दिनु बाँच्दा र जल्दा अक्सिजन दिने पिपललाई धन्यवाद ढुङ्गा रूपी मुर्दा जलाउने दाउरा र पराललाई धन्यवाद भोलि पर्सि दुनियाँ यस्तै हुन्छ अचम्बित नहुनु आमा भोलि पर्सि दुनियाँ यस्तै हुन्छ अचम्बित नहुनु आमा मुर्दासँग सेल्फी खिच्ने त्यो मोबाइललाई धन्यवाद ढुङ्गा रूपी मुर्दा जलाउने दाउरा र पराललाई धन्यवाद मेरो मृत्युपछि चिहान सम्झाउने फूललाई धन्यवाद ढुङ्गा रूपी मुर्दा जलाउने दाउरा र पराललाई धन्यवाद हुम्ला सर्के गाउँपालिका घर भई हाल खलङ्गा जुम्ला बस्ती आउनुभएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एचएफ फर्स्ट इयर अध्ययनरत नरेन्द्र बुढाथोकी नरेन्द्रको गजल मैले वाचन गरेर सुनाएँ अब अर्को एउटा गजल वाचन गरेपछि मात्रै साङ्गीतिक गजलमा लाग्छु अर्को गजल जाजरकोट डाँडागाउँ चार घर भई अहिले जाजरकोटकै खरिदार हुला कार्यालयमा कार्यरत झलक ओलीको गजल छ पत्याउनै सकिएन देखेर आँखाले पनि पत्याउनै सकिएन देखेर आँखाले पनि यहाँ त सास फेर्दो रहेछ मुर्दाले पनि कपटको यही साम्राज्य चलिरह्यो भने कपटको यही साम्राज्य चलिरह्यो भने सत्यता लुकाउनेछ एक दिन ऐनाले पनि यहाँ त सास फेर्दो रहेछ मुर्दाले पनि सधैँ चुरोट खाइरहने हजुरबालाई आज सधैँ चुरोट खाइरहने हजुरबालाई आज धुवा नै बनाएर लग्यो धुवाले पनि यहाँ त सास फेर्दो रहेछ मुर्दाले पनि यहाँ भाइबाटै भाइ फाटेको देखेर होला यहाँ भाइबाटै भाइ फाटेको देखेर होला हातबाट छुट्टिन चाहन्छ औँलाले पनि पत्याउनै सकिएन देखेर आँखाले पनि यहाँ त सास फेर्दो रहेछ मुर्दाले पनि झलकोलीको यो गजल वाचनपछि अब एउटा साङ्गीतिक गजलको पालो छ जगजित सिंहको आवाजमा यो गजल राख्दैछु चिट्ठी न कोई संदेश हो चिट्ठी न कोई संदेश जाने वो कौन सा देश जहां तुम चले गए चिट्ठी न कोई संदेश जाने वो कौन सा देश जहां तुम चले गए चिट्ठी न कोई संदेश जाने वो कौन सदेश जहां तुम चले गए जहां तुम चले गए इस दिल पे लगा के ठेस जाने वो कौन सदेश जहां तुम चले गए भरी होगी हमने न सुनी होगी जाते जाते तुमने आवाज तो दी होगी हर वक्त यही है गम उस वक्त कहाँ थे हम कहाँ तुम चले गए चिट्ठी न कोई संदेश जाने वो कौन सदेश जहां तुम चले गए जहां तुम चले गए इस दिल पे लगा के ठेस जाने वो कौन सा देश जहां तुम दिल पे लगा के जाने कौन सा जहाँ तुम चले जब जिन्दगी डगमगाउने रहेछ जब जिन्दगी डगमगाउने रहेछ चेहराको मुस्कान हराउने रहेछ लोकल बस जस्तै हो तिम्रो दिल लोकल बस जस्तै हो तिम्रो दिल ठेलमठेल मान्छे अटाउने रहेछ चेहराको मुस्कान हराउने रहेछ वृद्धाश्रम राखिएका मेरा बालाई वृद्धाश्रम राखिएका मेरा बालाई छोराको मायाले सताउने रहेछ चेहराको मुस्कान हराउने रहेछ हातहरूले देलान सोचेरै हातहरूले देलान सोचेरै आँखाले आँसु बगाउने रहेछ चेहराको मुस्कान हराउने रहेछ अक्षर मात्रै हो कलेजले पढाउने अभावले कैयौं पाठ पढाउने रहेछ जब जिन्दगी डगमगाउने रहेछ चेहराको मुस्कान हराउने रहेछ महेश कुमार भट्टराईको गजल यो त्यति नाम मात्र लेख्नु भएको छ उहाँले ठेगाना लेख्नु भएको छैन कृपया बुलबुलमा गजल पठाउँदा नाम र ठेगाना पुरै लेख्ने गर्नुहोला मैले पटक पटक भन्दै आएको छु आजको कार्यक्रममा पनि दोहोऱ्याएँ आज हामी इमेलमा प्राप्त भएका गजलहरूलाई सुनाइरहेका छौँ र ती वाचन गर्दै साङ्गीतिक गजलहरू राखिरहेका छौँ अब आजको बुलबुलको तेस्रो साङ्गीतिक कोसेली खत के रहा सिधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा इरानी चरा बुलबुल हर कथामा हामी एउटा नायक खोज्ने गर्छौं हर कथामा हामी एउटा नायक खोज्ने गर्छौं हर परिस्थिति आफैलाई पाए खोज्ने गर्छौं यताउता कसै गरी स्वार्थ पूरा गरी छाड्न यताउता कसै गरी स्वार्थ पूरा गरी छाड्न मुख्य पात्र भन्दा अर्कै सहायक खोज्ने गर्छौं हर परिस्थिति आफैलाई पाए खोज्ने गर्छौं आफूमा छ हजारौं कमजोरी थाहा भए पनि आफूमा छ हजारौं कमजोरी थाहा भए पनि अरू मान्छे हर कुरामा लायक खोज्ने गर्छौं हर परिस्थिति आफैलाई पाए खोज्ने गर्छौं स्वार्थ र आकांक्षाले शिखर चढ्न थालिसके स्वार्थ र आकांक्षाले शिखर चढ्न थालिसके अचेल त सम्बन्ध नि लाभदायक खोज्ने गर्छौं हर कथामा हामी एउटा नायक खोज्ने गर्छौं हर परिस्थिति आफैलाई पाए खोज्ने गर्छौं सुभाषचन्द्र भण्डारीको गजल यो सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी तिन उहाँको स्थायी घर र काठमाडौँ पेप्सिकोलामा रहँदै आउनुभएको छ सुभाषचन्द्र भण्डारीको गजलपछि अब एउटा गजल वाचन गर्छु चन्द्रपुर चार रौतहटबाट रेणुका जीसी खतिवडाले पठाउनु भएको छ पुग्न त पुगेको छ गाउँ गाउँमा सरकार पुगेको छ पुग्न त पुगेको छ गाउँ गाउँमा सरकार पुगेको छ योजनाको मोलमोलाई चल्दै बजार पुगेको छ खै कुन शासन हटायौं ककसको अन्त्य गर्यौं खै कुन शासन हटायौं ककसको अन्त्य गर्यौं टोल टोलमा श्रीपाँच जन्माउँदै दरबार पुगेको छ योजनाको मोलमोलाही चल्दैछ बजार पुगेको छ सरकारले दीक्षान्तमा स्वर्ण पदक थमाएपछि सरकारले दीक्षान्तमा स्वर्ण पदक थमाएपछि त्यही पदक बन्दक राखी युवा कतार पुगेको छ पुग्न त पुगेको छ गाउँ गाउँमा सरकार पुगेको छ योजनाको मूलमोलाई चल्दैछ बजार पुगेको छ बुलबुलमा आज हामी इमेलबाट प्राप्त भएका गजलहरू वाचन गरिरहेका छौं चन्द्रपुर चार रौत रेणुका जीसी खतेडाको गजल वाचन गरेपछि अब एउटा साङ्गीतिक गजलको पालो sun. नजर के लगते हैं सीधा सीधा दिल पे निशाना लगता है सीधा सीधा दिल पे निशाना लगता है तेरे आगे चांद पुराना लगता है तेरा चेहरा Oh. हंसता चेहरा एक बहाना लगता है हंसता चेहरा एक बहाना लगता है तेरे आगे चांद पुराना लगता है तेरा चेहरा कितना सुहाना जति कुरा बुझ्यो उति नबुझ्ने दिल भएको छ जति कुरा बुझ्यो उति नबुझ्ने दिल भएको छ कुरा बुझेर होला भित्र ठूलो खिल भएको छ शुद्ध अर्कै दर्शन थियो उठ्दा फेरिन्छ यहाँ शुद्ध अर्कै दर्शन थियो उठ्दा फेरिन्छ यहाँ कुरा कहिले प्रजातान्त्रिक कहिले अखिल भएको छ कुरा बिजेर होला भित्र ठूलो खिल भएको छ न्यायको लडाईँ हो भन्थ्यो हिजोसम्म त न्यायको लडाईँ हो भन्थ्यो हिजोसम्म त आज आफै अड्डा अदालत अनि वकिल भएको छ जति कुरा बुझ्यो उति नबुझ्ने दिल भएको छ कुरा बुझेर होला भित्र ठूलो खिल भएको छ यो गजल नवलपुर गैँडापुर तेह्र गैँडाकोट तेह्र युवराज सापकोटाको गजल वाचन गरेँ मैले अब एउटा गजल वाचन गर्छु त्यसपछि साङ्गीतिक गजल सुनाउँछु पोखराबाट मिर्मिसा पराजुलीको छ सपना ठूला आँखा साना मेरा पनि छन् सपना ठूला आँखा साना मेरा पनि छन् तिमीभित्र अटाउने चाहना मेरा पनि छन् विगत सम्झी वर्तमान किन गुमाउँछौ विगत सम्झी वर्तमान किन गुमाउँछौ बिर्सिदेऊ यार पुराना मेरा पनि छन् तिमीभित्र अटाउने चाहना मेरा पनि छन् मनलाई सोधिएर जवाफ पाउनेछौ मनलाई सोधिएर जवाफ पाउनेछौ पछि जमाना मेरा पनि छन् तिमीभित्र अटाउने चाहना मेरा पनि छन् हिजो दिलमा को थियो म प्रश्नै गर्दिनँ हिजो दिलमा को थियो म प्रश्नै गर्दिन केही थान चिट्ठी सिराना मेरा पनि छन् तिमीभित्र अटाउने चाहना मेरा पनि छन् तिमी विशेष लागेरै पछ्याएकी हौ तिमी विशेष लागेरै पछ्याएकी हौ दुई चारजना दिवाना मेरा पनि छन् सपना ठूला साना मेरा पनि छन् तिमीभित्र अटाउने चाहना मेरा पनि छन् पोखराकी मिर्मिसा पराजुलीको गजल वाचन हामीले सुन्यौं अब पालो अर्को सांगीतिक गजलको पागल वो कैसी पागल लड़की थी वो कैसी पागल लड़की थी चलने का तस्वुर करती थी वो ऐसी पागल लड़की थी वो ऐसी पागल धड़के बेमानी मौसम में पतझड़ के बेमानी मौसम में पतझड़ के बेमानी from me करती थी वो ऐसी पागल लड़की यिनै साङ्गीतिक गजलहरू र तपाईँले इमेलबाट पठाउनुभएका पत्र तथा गजलहरूको वाचनसँगै आजको रात्रि बुलबुलबाट उत्पादन सहयोगी विष्ट र म अच्युत घिमिरे बुलबुल विदा हुने बेला भएको छ जाँदा जाँदै पर्वत पाङराङ घर भई अहिले काठमाडौँ रहँदै आउनुभएकी बिनु भट्टराईको गजल वाचन गर्दै शुभरात्रि भन्छौँ केही त चरित्र ऐनाले बताउँछ केही त चरित्र ऐनाले बताउँछ बचेको केही आँखाले बताउँछ लुकाएर प्रेम मजबुत भए भन्छौ लुकाएर प्रेम मजबुत भए भन्छौ काखैमा रुन्छौ हिक्काले बताउँछ बचेको केही आँखाले बताउँछ नरौ बिन्ती छातीको पहिरो फुटाई नरौ बिन्ती छातीको पहिरो फुटाई दुख्छु कति हृदयको पानाले बताउँछ बचेको केही आँखाले बताउँछ सत्यतिर प्रेरित तिम्रो प्रेमले गर्यो सत्यतिर प्रेरित तिम्रो प्रेमले गर्यो फर्किन्छु रहस्य खजनाले बताउँछ केही त चरित्र ऐनाले बताउँछ बच्चेको केही आँखाले बताउँछ बुलबुल एउटा इरानी चरा बुलबुल